नेपाल भारत सीमा क्षेत्र रहेको आनन्द बजार क्षेत्रमा प्रशासनको निषेधाज्ञा शहीद गौतमको सबलाई राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने देशभरका गाविस तथा नगरपालिका गाउँपालिका र नगरपालिकामा रूपान्तरण डडेलधुराका दुई नगरपालिका यथावत ओडा विभाजन विभाजनसहित गाउँपालिकाको संख्या पाँच तोकियो स्थानीय निकायहरूमा कामकाजहरू पनि नयाँ संरचना अनुसार अगाडि बढाउने तयारी डडेलधुरामा पाँच गाउँपालिकाका लागि निमित्त कार्यकारी अधिकृतहरू तोकिए र बाजुरामा चेतना अभावका कारण कुपोषणबाट बालिका बढी प्रभावित मेलौली प्राथमिक स्वास्थ्य केन्द्रले सोह्र वर्षपछि चिकित्सक पायो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ भारतीय सीमा सुरक्षा बल एसएसबीले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा हिजो पनि विरोध प्रदर्शन जारी रहेपछि निषेधाज्ञा जारी गरिएको हो प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले अर्को आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिकाको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताएका छन् गत बिहिबार युएसएसबीले गोली हानेर पुनर्वास नगरपालिका आठका तीस वर्षीय गोविन्द गौतमको हत्या गरेको थियो नेपाल भारत सीमा क्षेत्रमा कलभट निर्माणको विषयमा विवाद भइरहेका बेला युएसएसबीले गोली चलाएको हो यसैबीच नेपाल प्रहरी सशस्त्र प्रहरीको झण्डै छ सयको संख्याको गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती जारी जारी छ सीमा विवादको झडपमा भारतीय प्रहरीको गोलीबाट मृत्यु भएका पुनर्वास नगरपालिका आठका गोविन्द गौतमको शवलाई राष्ट्रिय सम्मान दिने भएको छ शव यात्रा गरी दोदा नदीमा दाह संस्कार गरिन खोजिएपछि पत्रकार तथा स्थानीयवासीको आन्दोलनपछि आज बिहान आठ बजेतिर पुनर्वासको पैंसठी बिगाहा क्षेत्रमा सलामी सहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुर क्षेत्र नम्बर एकका सांसद दिवान सिंह विष्टले जानकारी दिएका छन् मृत्यु भएको दुई दिनसम्म सबलाई कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा राखिएकोमा अब, हतार नगरी एक दिन अरू धनगढीमै राखेर उच्च राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले बताएका छन् स्थानीय क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूका प्रतिनिधिहरूले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदा थप हिंसा भड्कन सक्ने भन्दै सामान्य तरिकाले अन्त्येष्टि गर्न खोजेका थिए त्यसरी अन्त्येष्टि गरिन लागेको भन्ने सूचना पाएपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने माग राख्दै स्थानीयवासी आक्रोशित बनेका थिए सरकारले गौतमलाई सहित घोषणा गर्दै परिवारलाई दस लाख राहत दिने परिवारको एक सदस्यलाई रोजगारको व्यवस्था गर्ने र बालबच्चालाई निशुल्क उच्च शिक्षासम्म पढाउने निर्णय शुक्रबार नै गरिसकेको छ स्थानीय तहको संरचना राजपत्रमा प्रकाशित भएसँगै देशभरका गाविस तथा नगरपालिका गाउँपालिका र नगरपालिकामा रूपान्तरण भएका छन् शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै पुरानो गाविस र नगरपालिकाको संरचना खारेज भएर गाउँपालिका र नगरपालिकामा रूपान्तरण भएपछि डडेद्रमा पनि दुई नगरपालिका र अठार गाविसको सट्टा पाँचवटा गाउँपालिका भएका छन् भने दुई नगरपालिका साबिकै अवस्थामा नगरपालिका नै कायम भएका छन् नयाँ संरचना अनुसार अमरगढी र परशुराम नगरपालिका भएका हुन् भने आलिताल भागेश्वर अजयमेरु नवदुर्गा र गन्याबधुरा गाउँपालिका कायम भएका हुन् नयाँ संरचना अनुसार अमरगढी नगरपालिकाका नागरिक अमरगढी नगरपालिकावासी नै भएका छन् भने परशुराम नगरपालिकाका नागरिक पनि परशुराम नगरवासी नै भएका छन् नगरपालिकाका हरेक वडाका नागरिकहरू समेत साबिकै ओडाहरूका नागरिक भएका छन् अमरगढी नगरपालिकामा ओडाको संख्या एघार रहेको छ भने परशुराममा बाह्र रहेका छन् दुवै नगरपालिकाको केन्द्र साबिकै नगरपालिका कार्यालय रहने राजपत्रमा उल्लेख गरिएको छ तर यसअघि गाविसवासी रहेका नागरिकहरूले भने आफ्नो गाउँपालिका र ओडा थाहा पाउनुपर्ने भएको छ स्थानीय तहको संरचना अनुसार साबिकको गाङखेत र आलिताल गाविस मिलेर बनेको आलिताल गाउँपालिकामा आठवटा ओडा रहने भएका छन् साबिकको गाङखेत गाविसको वडा नम्बर आठ र नौका नागरिक अब आलिताल गाउँपालिकाको वडा नम्बर एकका नागरिक भएका छन् त्यस्तै गाङखेतको एकदेखि पाँच नम्बर ओडासम्मका नागरिक वडा नम्बर दुईमा परेका छन् भने छ र सातका तथा साबिकको आलिताल गाविसको वडा नम्बर चारका नागरिक गाउँपालिकाको वडा नम्बर तीनका नागरिक भएका छन् यस्तै साबिकको आलिताल एक र सातका बासिन्दा वडा नम्बर चारका नागरिक भएका छन् भने दुई र तिनका नागरिकका वडा नम्बर पाँचमा आठ र नौका वडा नम्बर छमा का नागरिक वडा नम्बर सातमा र साबिकको वडा नम्बर पाँचका बासिन्दा वडा नम्बर आठमा परेका छन् अलिताल गाउँपालिकाको केन्द्र भने साबिकको अलिताल गाविस कायम भएको छ यसै गरी साबिकको रूपाल भागेश्वर र बगरकोट गाविस मिलेर बनेको भागेश्वर गाउँपालिकामा पाँचवटा ओडा मात्रै हुने भएका छन् साबिकको रूपाल गाविसका छदेखि नौसम्मका ओडाहरू मिलाएर गाउँपालिकाको ओडा नम्बर एक बनाइएको छ त्यस्तै रूपालकै दुईदेखि पाँचसम्मका ओडाहरूका नागरिक वडा नम्बर दुईका बासिन्दा भएका छन् साबिकको भागेश्वर गाविसका सबै ओडाका बासिन्दा गाउँपालिकाको ओडा नम्बर तीनका नागरिक हुन पुगेका हुन् यस्तै साबिकको बगरकोट गाविसको वार्ड नम्बर एक दुई तिन चार सात आठ र नौका नागरिक गाउँपालिकाको वार्ड नम्बर चारका बासिन्दा भएका छन् त्यसै गरी साबिकको बगरकोट गाविसको वार्ड नम्बर पाँच र छ तथा साबिकको रूपाल गाविसको वार्ड नम्बर एकका नागरिक गाउँपालिकाको वडा नम्बर पाँचका बासिन्दा भएका छन् भागेश्वर गाउँपालिकाको केन्द्र भने साबिकको बगरकोट गाविस कार्यालयलाई तोकिएको छ यस्तै साबिकका कोटेली बेलापुर नवदुर्गा र मणिलेकलाई मिलाएर नवदुर्गा गाउँपालिका बनाइएको छ सो गाउँपालिकामा पनि पाँचवटा ओडाहरू निर्धारण गरिएको छ साबिकको कोटेली गाविसका सबै ओडाहरू मिलाएर गाउँपालिकाको ओडा नम्बर एक बनाइएको छ भने साबिकको मणिलेखका पनि नौवटै ओडाहरूका नागरिक ओडा नम्बर दुईका बासिन्दा बन्न पुगेका छन् त्यस्तै साबिकको नवदुर्गा गाविसका सबै ओडाहरूका नागरिक गाउँपालिकाको ओडा नम्बर तीनमा परेका छन् यसै साबिकको बेलापुर गाविसका एकदेखि सातसम्मका ओडाका बासिन्दा गाउँपालिकाको ओडा नम्बर चारका नागरिक भएका छन् भने बेलापुरकै सात र आठ त्यसै गरी नौका बासिन्दा गाउँपालिकाको वडा नम्बर पाँचका नागरिक भएका छन् नवदुर्गा गाउँपालिकाको केन्द्र भने मणिलिक गाविस कार्यालयलाई तोकिएको छ त्यसै गरी नयाँ संरचनामा साबिकको समयजी अजयमेरू भद्रपुर चिपुर र देवलदिपीपुर गाविसहरू अजयमेरू गाउँपालिकाभित्र परेका छन् सो गाउँपालिकामा छवटा ओडाहरू निर्धारण गरिएको छ साबिकको अजयमेरुका साबिकको समैजीका सबै ओडाहरू गाउँपालिकाको वडा नम्बर एकमा अजय मेरुका सबै ओडाहरू गाउँपालिकाको वडा नम्बर दुईमा भद्रपुरका सबै ओडाहरू गाउँपालिकाको वडा नम्बर तीनमा र चिपुरका सबै ओडाहरू गाउँपालिकाको वडा नम्बर चारमा परेका छन् साबिकको देवल देवलदिवीपुरको वडा नम्बर चारदेखि नौसम्मका नागरिकहरू गाउँपालिकाको वडा नम्बर पाँचमा परेका छन् भने एकदेखि तीनसम्मका बासिन्दा वडा नम्बर छमा परेका छन् अजयमेरु मेरु गाउँपालिकाको केन्द्र भने पहिलेको भद्रपुर गाविस कार्यालयलाई तोकिएको छ यसै गरी साबिकको अस्सी ग्राम गणेशपुर मस्टामाण्डो र कैलपालमाण्डो गाविस मिलाएर गन्यापधुरा गाउँपालिका बनाइएको छ साबिकको अस्सी ग्राम गाविसका सबै वडाहरूका नागरिक गाउँपालिकाको वडा नम्बर एकका बासिन्दा गणेशपुरका सबै वडाका नागरिक वडा नम्बर दुईका बासिन्दा र मास्टरमाण्डो गाविसका सबै वडाका नागरिक वडा नम्बर तीनका बासिन्दा भएका छन् यस्तै साबिकको कल्पालमाण्डोका वडा नम्बर पाँचदेखि नौसम्मका नागरिक गाउँपालिकाको वडा नम्बर चारमा परेका छन् भने एकदेखि चारसम्मको वडाका नागरिक गाउँपालिकाको वडा नम्बर पाँचमा परेका छन् गन्याबधुरा गाउँपालिकाको केन्द्र भने साबीको गणेशपुर गाविस कार्यालयलाई तोकिएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ संघीय संरचना अनुसार देशभर हरेक जिल्लाका स्थानीय निकायहरूमा कामकाजहरू पनि नयाँ अनुसार अगाडि बढाउने तयारी गरिन थालेको छ डडेलधुरामा पनि नयाँ अनुसार काम कारबाहीहरू अगाडि बढाउन तयारी सुरु गरिएको छ साबिकका गाविस कार्यालयहरू विघटन भएर नयाँ गाउँपालिका निर्धारण भएसँगै आगामी सोमबार अर्थात् भोलिदेखि जिल्लाका गाउँपालिकाहरूले गाउँपालिकाको कार्यालयबाटै सेवा दिने भएका छन् साबिकको जिल्ला विकास समिति तथा नयाँ संरचनाको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हिरालाल भण्डारीले भोलि बिहान दस बजेदेखि जिल्ला समन्वय समिति र गाउँपालिकाहरूले नयाँ संरचना अनुसार काम गर्ने जानकारी दिएका छन् त्यसका लागि तत्कालका लागि गाउँपालिकाहरूमा निमित्त कार्यकारी अधिकृत समेत तोकेर अधिकारसहितको चिठी थमाएर पठाइएको जानकारी दिएका छन् आलिताल गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा साबीको गाङखेत गाविसका सचिव चन्द्रकान्त पाण्डेय भागेश्वर गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा साबीको बगरकोट र रूपाल गाविस सचिव रहेका मातृका प्रसाद भट्ट अझै गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा साबीको देवलदीपुर गाविस सचिव चक्रदेव भट्ट नवदुर्गा गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा साबीको कोटेली गाविस सचिव हरिप्रसाद भट्ट र गणेपधुरा गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा साबीको कैलपालमाण्डो गाविस सचिव रहेका नारायण दत्त भट्टलाई तोकिएको उनले जानकारी दिएका छन् सम्बन्धित गाउँपालिकामा समावेश भएका साबिकका गाविस सचिवहरूमध्ये ज्येष्ठताका आधारमा गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत तोकिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ गाउँपालिकाका वडा सचिवहरू भने निमित्त कार्यकारी अधिकृतहरूको जिम्मेवारी पाएको व्यक्तिले नै तोक्ने अधिकार दिइएको छ भोलिदेखि नै गाउँपालिकाको सेवा सुरु हुने भएकाले सोही दिन एक कार्यक्रमका बीच निमित्त कार्यकारी अधिकृतले ओडा सचिव तोक्ने जनाइएको छ सम्बन्धित गाउँपालिकाभित्र परेका साबिकका गाविस सचिवहरू नै ओडा सचिव तोकिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिएका छन् बाजुरामा कुपोषणबाट बारीका बढी प्रभावित देखिएका छन् जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराद्वारा सञ्चालित कुपोषण एकीकृत व्यवस्थापन परियोजना आइममले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा कुपोषणबाट बालिका बढी प्रभावित भएका छन् छ महिनादेखि उनासाठी महिनासम्मका तेह्र हजार छ सय चौरासीजना बालबालिकामा गरिएको सर्वेक्षणमा कुपोषित बालबालिका मध्ये बालिकाको संख्या बढिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजराका प्रमुख डाक्टर मोहननाथले बताएका छन् तीमध्ये एक हजार चार सय नब्बेजनामा मध्यम कुपोषण र छ सय उनपचासजनामा कडा कुपोषण देखिएको छ कडा कुपोषण भएर उपचार गराइरहेका मध्ये चार सय छत्तिसजनालाई निको भएर घर फर्किसकेका छन् भने बाँकी बालबालिकाको उपचार भइरहेको छ दुईजना बालबालिकाको भने मृत्यु भइसकेको छ बैतडीको मेलोली प्राथमिक स्वास्थ्य केन्द्रमा सोह्र वर्षपछि पहिलोपटक चिकित्सक पुगेका छन् लामो समयसम्म डाक्टर विहीन मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विभागले डाक्टर जीवन कार्कीलाई पठाएको हो विक्रमसम्म दुई हजार सन्ताउन्न सालमा दुर्गम तल्लो चुराड क्षेत्रका दसभन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भए पनि चिकित्सक नबस्दा स्थानीयले स्वास्थ्य उपचार पाउन सकेका थिएनन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित सातवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बैतडीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ बैतडीको नुवारी गाविस सातमा नाचार ख तीन दुई सात नम्बरको ट्रकले हिजो ठक्कर दिँदा स्थानीय तेह्र वर्षीय हिराकुमारी ऐरीको मृत्यु भएको हो ट्रक चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ यस्तै हिजो बिहान पाउने दस बजीतिर कञ्चनपुरको बेतकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ कञ्चनपुरको बेतकोट नगरपालिका चम्फापुर नजिकै म दुई प तेत्तिस र त्रियासी नम्बरको मोटरसाइकलले स्थानीय काँसी भण्डारीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भएर सोही दिशाबाट आउँदै गरेको से एक त तिन सात चार नम्बरको ट्र्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक बेतकोट नगरपालिका दस सुन्दरपुर परेका चालिस वर्षीय वीरबहादुर विष्ट गम्भीर घाइते भई उपचारको क्रममा भारतको हल्दनीमा मृत्यु भएको हो यस्तै कैलालीमा चारवटा सामान्य खालका घटनाहरू भएका छन् भने उता अछाममा पनि एउटा सामान्य घटना भएको ट्राफिक प्रहरले जनाएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आजदेखि मौसममा सुधार आउने भएको छ तर देशभर आंशिक बदली भने भइरहनेछ मध्याहपछि पहाडी क्षेत्रमा सामान्य बदली समेत हुन सक्नेछ मध्याहपछि नै पहाडी भेगका एक दुई ठाउँमा फ्याट्टाफुट्टा वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ शाखाका मौसमविद राजु प्रधानाङ्गले प्रि मनसुन सक्रिय भइसकेकाले कहिलेकाहीँ दिउँसोतिर मेघगर्जनसहित पानी पर्ने क्रम भने भइराख्ने बताएका छन् यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक नेपाल भारत सीमा क्षेत्र रहेको आनन्द बजार क्षेत्रमा प्रशासनको